हिँड राति राति नसामा झुमेर र राति राति नसामा झुमेर छ जीवन यो लाग्ला है दाग मस्की मस्की घरतिरै लाग छ जीवन यो लाग्ला है दाग हाम्रो लागे झल यो हुन्छ पानी हाम्रो पनि पापी मन होला बेमानी जान्छ पैसा आउँदैन फुल भए जवानीमा रोएर पाउँदैन ऋतु यो आउँछ जान्छ पैसा आउँदैन भुल भए जवानीमा रोएर पाउँदैन जोस गर्ने होसै हुन्न जाउ पर पर स्वार्थी छ संसारै हो हुन्न भारत ठन्डा है भारत ठन्डा है भारत यो बहिनीको कलिलो उमेर नजरले हामीलाई नधुर यो खुल्न सरले हामीलाई नघुर नहिँड राति राति नसामा झुमेर नहिँड राति राति नसामा झुमेर